नेपाली हामी नेपाल हाम्रो धरती जगत घुमित राछ छातीमा हाम्रो नेपाली रगत छत्तिस वर्ण चार जातको फुलबारी नेपाल र मुनाल हिमाल पहाड गर्दछन् स्वागत साहित्य जीवनका लागि खुसीका लागि र मनका लागि यो सबै सम्भव छ मात्र रेडियो देवदह एक सय छ थुप्रो छ मेगाहर्जमा कार्यक्रम मुक्त सरोवर सरोवर सरोवर सुन्न नभुल्नुहोला साताको दुई बार बुधबार र शुक्रबार रात्रिकालीन प्रहरमा बिबिसीको समाचार पछाडि प्रेम खेल भए झेल भोग्न तयार प्रेम खेल भए झेल भोग्न तयार प्रेम बर्सात भए भेल भोग्न तयार प्रेम बर्सात भए भेल भोग्न तयार हाल मुद्दा अदालतमा हाल मुद्दा अदालतमा धाउला वकिलसँगै हाल मुद्दा अदालतमा धाउला वकिलसँगै प्रेम अपराध भए जेल भोग्न तयार प्रेम खेल भए भेल भोग्न तयार बाटो पनि आज किन दुछ जता जाऊ आफ्नै आँसु बाटो मलाई छेक्छ पलासको छाती नमस्कार अनि हार्दिक स्वागत टक्राउन चाहन्छौँ कार्यक्रम मुक्तक सरोवरको पर्खाइमा रहनुभएका सम्पूर्ण तपाईँलाई सदा जस्तै आज पनि आवाजबाट उपस्थित भइसकेको छु म युवराज लामिछाने भने त्यस्तै गरी दर्पण पहाडीबाट मिठो साथ रहेको छ मित्र अर्जुनको मुक्तक सरोवरको बुधबारीय श्रृङ्खलामा तपाईँहरूकै मुक्तक लिएर उपस्थित भइसकेको छु आज पनि कर्मश समयले साथ दिएसम्म तपाईँहरूकै मुक्तक वाचन गरेर जानेछौँ कार्यक्रमको प्रारम्भमा नै मैले मुक्तक वाचन गरिसकेको छु आज मदन लामिछाने हुनुहुन्थ्यो पोखराबाट हामीलाई मुक्तक पठाउनु भएको थियो मदनजी अहिले मलेसियामा कार्यरत हुनुहुन्छ सप्ताहका दुई बार बुधबार अनि शुक्रबार ठिकै यसै बेलादेखि करिब करिब दस बजीसम्म आउने कार्यक्रम मुक्तक सरोवरको आजको नूतन श्रृङ्खला अर्थात् रातिकालीन प्रस्तुति कार्यक्रम मुक्तक सरोवरको बुधबारीय श्रृङ्खलामा पुनः स्वागत गर्न चाहन्छु र क्रमशः आज पनि तपाईँहरूकै मुक्तक वाचन गर्नेछौँ कार्यक्रममा हामीहरूले अब भने कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु अर्को मुक्तक वाचन गर्न चाहन्छु हामीलाई लेखी पठाउनु भएको छ उमेश श्रेष्ठले चिसापानी रामेछापबाट हामीलाई मुक्तक लेखी पठाउनु भएको छ उमेशजीले अबको क्रममा जोड्न चाहन्छु उमेशजीको यो मुक्तक माया के हो लाउनेलाई सोध माया के हो लाउनेलाई सोध सुर के हो गाउनेलाई सोध माया के हो लाउनेलाई सोध छुट्टिँदाको व्यथा कस्तो हुन्छ छुट्टिँदाको व्यथा कस्तो हुन्छ पीडा के हो पाउनेलाई सोध माया के हो लाउनेलाई सोध सुर के हो गाउनेलाई सोध यो मुक्तक थियो उमेश श्रेष्ठ रामेछापका मित्र हुनुहुन्थ्यो अब अर्को मुक्तक जोड्न चाहन्छु हामीलाई लेखी पठाउनु भएको छ नकुल केसीले सुर्खेत रामघाटबाट हामीलाई मुक्तक पठाउनु भएको छ जोड्न चाहन्छु नकुल केसीजीको यो मुक्तक सुन्दर त्यो जुनमा खोट नखोज सुन्दर त्यो जुनमा खोट नखोज सहयोग गर्ने भन्दा तिमी नोट नखोज सहयोग गर्ने भन्दा तिमी नोट नखोज स्वार्थी यो दुनियाँमा आफ्नै पराई हुँदा स्वार्थी यो दुनियाँमा आफ्नै पराई हुँदा भित्री पीडा बाहिरी चोट नखोज भित्री पीडा बाहिरी चोट नखोज सुन्दर त्यो जुनमा खोट नखोज सुन्दर त्यो जुनमा खोट नखोज धन्यवाद दिन चाहन्छु नकुल केसी कुमार हुनुहुन्छ हामीलाई सुर्खेत रामघाटबाट मुक्तक पठाउनु भएको थियो त्यस्तै गरी अर्को मुक्तक हामीलाई लेखी पठाउनु भएको छ लक्ष्मी सुवेदी हुनुहुन्छ गाईघाट उदयपुरबाट लक्ष्मी सुवेदीले मुक्तक लेखी पठाउनु भएको छ अबको क्रममा जोड्न चाहन्छु लक्ष्मी सुवेदीको यो मुक्तक दुःख सुख जे भए नि आफन्तकै आस हुन्छ दुःख सुख जे भए नि आफन्तकै आस हुन्छ धेरै होला नजिकिने तर एउटा खास हुन्छ धेरै होला नजिकिने तर एउटा खास हुन्छ कति हुन्छन् देखिएका कति बाचा खेर जान्छन् कति हुन्छन् देखिएका कति बाचा खेर जान्छन् लेखान्त छ जसको जहाँ त्यही दिलमा बास हुन्छ लेखान्त छ जसको जहाँ त्यही दिलमा बास हुन्छ सुख दुःख जे भए नि आफन्तकै आस हुन्छ धेरै होला नजिकिने तर एउटाको आस हुन्छ धेरै होला नजिकिने तर एउटाको आस हुन्छ धन्यवाद दिन चाहन्छु लक्ष्मी सुवेदीलाई यो सुन्दर हरफको लागि अर्को मुक्तक हामीलाई लेखी पठाउनु भएको छ यमाकान्ति भट्टराई हुनुहुन्छ केरावानी साथ भवानीपुरबाट अबको क्रममा जोड्न चाहन्छु यमाकान्ति भट्टराईको यो मुक्तक दाजु आउने बाटो कुर्दैछु तिहारमा दाजु आउने बाटो कुर्दैछु तिहारमा सयपत्री पत्री मखमली उन्दैछु तिहारमा सयपत्री मखमली हुँदैछु तिहारमा दीप अनि ज्योति झिलिमिली हुँदाखेरि दीप अनि ज्योति झिलिमिली हुँदाखेरि सप्तरङ्गी टिका ल्याउँदैछु तिहारमा दाजु आउने बाटो कुर्दैछु तिहारमा सयपत्री मखमली हुँदैछु तिहारमा सयपत्री मखमली हुँदैछु तिहारमा धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि यमाकान्ति भट्टराईलाई त्यस्तै गरी अर्को मुक्तक छ हामीलाई सुनिता चुन्दैलले बुटोल सुखानगरबाट मुक्तक पठाउनु भएको छ अबको क्रममा जोड्न चाहन्छु सुनिता चुन्दालीजीको यो मुक्तक मुटु यो दुख्दैछ तिम्रो याद आउँदाखेरि मुटु यो दुख्दैछ तिम्रो याद आउँदाखेरि निको हुन्न घाउ बल्झिदिन्छ सम्झनामा छाउँदाखेरि निको हुन्न घाउ बल्झिदिन्छ सम्झनामा छाउँदाखेरि प्रतीक्षामा कति बस्नु प्रतीक्षामा कति बस्नु पर्ख भनी टार्छौ प्रतीक्षामा कति बस्नु पर्ख भनी टार्छौ आगो बिना पोल्छ मन तिम्रो यादले सताउँदाखेरि आगो बिना पोल्छ मन तिम्रो यादले सताउँदाखेरि मुटु यो दुख्दैछ तिम्रो याद आउँदाखेरि मुटु यो दुख्दैछ तिम्रो याद आउँदाखेरि धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि सुनिता चुन्दालीजीलाई त्यतिकै अर्को मुक्त उठान गर्न चाहन्छु हामीलाई रमेश अनुरागले लेखी पठाउनु भएको छ रामघाट चार सु सुर्खेतबाट भन्नुभएको छ रमेश अनुरागजीले अबको क्रममा जोड्न चाहन्छु रमेशजीको यो मुक्त त्यति राम्रो गुलाबमा काँडा नभइदिए त्यति राम्रो गुलाबमा काँडा नभइदिए यति माया गर्ने मान्छे टाढा नभइदिए त्यति राम्रो गुलाबमा काँडा नभइदिए किन झर्थे किन झर्थे मोतीदाना परेलीको डिलबाट किन झर्थे मोतीदाना परेलीको डिलबाट हाम्रो साइनो रगतभन्दा गाडा नभइदिए हाम्रो साइनो रगतभन्दा गाडा नभइदिए त्यति राम्रो गुलाबमा काँडा नभइदिए त्यति राम्रो गुलाबमा काँडा नभइदिए धन्यवाद दिन चाहन्छु सुर्खेतका मित्र हुनुहुन्थ्यो रमेश अनुरागलाई त्यस्तै गरी अर्को हामीलाई मुक्तक पठाउनु भएको छ एकजना हुनुहुन्छ यहाँनिर नाम लेख्नु भएको छ हिराक ज्योति खनाल हुनुहुन्छ हिराक ज्योति खनालजीले हामीलाई आछामबाट मुक्तक पठाउनु भएको छ यति बेला हबको क्रममा जोड्न चाहन्छु हिराक ज्योति खनालजीको यो मुक्तक यो खुसीको सन्देश उनलाई सुनाइदिनु यो खुसीको सन्देश उनलाई सुनाइदिनु आउँदैछु म फर्केर यो उनलाई भनिदिनु आउँदैछु म फर्केर यो उनलाई भनिदिनु ए हावा बिन्ती यो तँलाई ए हावा बिन्ती यो तँलाई उनलाई उनलाई सुर्ता नमान्न त भनिदिनु उनलाई सुर्ता नमान्न त भनिदिनु यो खुसीको सन्देश उनलाई सुनाइदिनु यो खुसीको सन्देश उनलाई सुनाइदिनु धन्यवाद दिन चाहन्छु हिराक ज्योति खनालजीलाई त्यस्तै गरी अर्को हामीलाई मुक्तक पठाउनु भएको छ धरानबाट लेख्नुभएको छ राग गजमेर राज लेख्नुभएको छ आफूलाई अबको क्रममा जोड्न चाहन्छु राग गजमेर राजको यो मुक्तक सुन्दरतालाई तनसँग जोड्नेहरू सुन्दरतालाई तनसँग जोड्नेहरू भौतिकतालाई मनसँग जोड्नेहरू सुन्दरतालाई मनसँग जोड्नेहरू सम्पत्तिले आचरण किन्दैनन् सम्पत्तिले आचरण किनिँदैन बौद्धिकतालाई धनसँग जोड्नेहरू सुन्दरतालाई तनसँग जोड्नेहरू भौतिकतालाई मनसँग जोड्नेहरू धन्यवाद दिन चाहन्छु सुन्दरतालाई तनसँग जोड्नेहरू भन्दै हुनुहुन्थ्यो धरानका मित्र राग गजमेर राजीले त्यस्तै गरी हामीलाई अर्को मुक्तक लेखी पठाउनु भएको छ गणेशजीले गणेश रक किरण हुनुहुन्छ हामीलाई गणेशजीले लेखी पठाउनु भएको छ इलामबाट अबको क्रममा जोड्न चाहन्छु इलामका मित्र गणेशको यो मुक्तक नचुड तिमी थुङ्गा यो फुल तिम्रै हो नचुड तिमी थुङ्गा यो फुल तिम्रै हो नभाग तिमी टाढा यो कुल तिम्रै हो नभाग तिमी टाढा यो कुल तिम्रै हो अर्कैको काख घरबार सजाए पनि अर्कैको काख घरबार सजाए पनि यी बाल बच्चा बचेराको हुल तिम्रै हो यी बाल बच्चा बचेराको हुल तिम्रै हो नचुड तिमी थुङ्गा यो फुल तिम्रै हो नभाग तिमी टाढा यो कुल तिम्रै हो नभाग तिमी टाढा यो कुल तिम्रै हो धन्यवाद दिन चाहन्छु इलामका मित्र हुनुहुन्थ्यो गणेश अर्को मुक्त उठाउने गर्न चाहन्छु हामीलाई डिएमकेले सुनौलबाट मुक्तक लेखि पठाउनु भएको छ अबको क्रममा जोड्न चाहन्छु डिएमकेजीको यो मुक्त विदेशमा साथी विदेशमा साथी नोट कमाउन गयो तिमी विदेशमा साथी नोट कमाउन गयो तिमी पैसै पैसा फल्ने बोट कमाउन गयौ तिमी पैसै पैसा फल्ने बोट कमाउन गयौ तिमी नेपालमा थोरै थियो र पनि त पुगेकै थियो नेपालमा थोरै थियो र पनि त पुगेकै थियो पराईको देशमा चोट कमाउन गयौ तिमी विदेशमा साथी नोट कमाउन गयौ तिमी पैसै पैसा फल्ने बोट कमाउन गयौ तिमी पैसै पैसा फल्ने बोट कमाउन गयौ तिमी धन्यवाद दिन चाहन्छु डिएमके सुनोलका मित्र हुनुहुन्थ्यो आफ्ना सुन्दर हरफहरूमा यो वास्तविकता लेखेर पठाउनु भएको थियो विदेशमा दौडिरहनुभएका मित्रहरूलाई नोट कमाउन जाँदैछौ तिमीहरू तर जति कमाउँछौ उति पुग्दैन भन्ने कुराहरू दर्शाउँदै हुनुहुन्थ्यो धन्यवाद दिन चाहन्छु यो मिठो साथको लागि त्यति गरी अर्को पत्र उठान गर्न चाहन्छु हामीलाई लेखी पठाउनु भएको छ सञ्जीवनी पाण्डे हुनुहुन्छ गुरुङ टोला देवदाय गुरुङ टोलाबाट हामीलाई लेखी पठाउनु भएको छ मुक्तक अबको क्रममा जोड्न चाहन्छु सञ्जीवनी पाण्डेजीको यो मुक्तक धरती पनि बौलाउँदा धुलो बन्छ अरे धरती पनि बौलाउँदा धुलो बन्छ अरे भाँसिएसी व्यथा बग्ने कुलो बन्छ अरे भाँसिएसी व्यथा बग्ने कुलो बन्छ अरे एकनाश हुन्थ्यो होला अझै छेउछाउ फाटिदिन्छन् एकनाश हुन्थ्यो होला अझै छेउछाउ फाटिदिन्छन् के पुरिन्थ्यो त्यो घाउ अझै ठुलो बन्छ अरे के पुरिन्थ्यो त्यो घाउ अझै ठुलो बन्छ अरे धरती पनि बौलाउँदा धुलो बन्छ अरे धरती पनि बौलाउँदा धुलो बन्छ अरे धन्यवाद दिन चाहन्छु देवधय गुरुङ टोलाकी मित्र सञ्जीवनी पाण्डेलाई त्यतिखेर अर्को मुक्तक यहाँनिर मैले जोड्न चाहन्छु हामीलाई दीपक काराखेतीले लेखी पठाउनु भएको छ धुवाकोट गोर्खा हाल अबुधाबी युएईबाट भनी लेख्नु भएको छ दिपक काराखेतीजीको मुक्तक अबको क्रममा उठान गर्न चाहन्छु अरूको शब्द आफ्नो किन भन्छौ साथी अरूको शब्द आफ्नो किन भन्छौ साथी लेखेको शब्द सुटुक्क किन चोर्छौ साथी लेखेको शब्द सुटुक्क किन चोर्छौ साथी लुकाएर लुक्दैन आजको यो दुनियाँमा लुकाएर लुक्दैन आजको यो दुनियाँमा अन्तर मनको वेदना किन तोड्छौ साथी अन्तर मनको वेदना किन तोड्छौ साथी अरूको शब्द आफ्नो किन भन्छौ साथी लेखेको शब्द सुटुक्क किन चोर्छौ साथी लेखेको शब्द सुटुक्क किन चोर्छौ साथी पक्का पनि अरूका रचनाहरू चोरिएका कुरा गर्दै हुनुहुन्थ्यो दिपक काराखेतीजीले हामी पनि अनुरोध गर्न चाहन्छौँ सम्पूर्ण कार्यक्रम सुनेर बस्नुभएका श्रोताहरूलाई कृपया अरूका शब्द नचोरिदिनु होला शब्दमा नै बल हुन्छ अहिले शब्दै शब्द अरूका शब्दहरू नचोरिदिनु होला भन्न चाहन्छौँ त्यस्तै गरी अर्को मुक्त उठान गर्न चाहन्छु हामीलाई विष्णु के गौतमले बागलुङ गलकोटबाट लेखी पठाउनु भएको छ अबको क्रममा बागलुङका मित्र हुनुहुन्छ विष्णु के गौतमको मुक्तक जोड्न चाहन्छु सँगै सुतेसी गोडा ठोक्किन्छ कहिलेकाहीँ सँगै सुतेसी गोडा ठोक्किन्छ कहिलेकाहीँ आफ्नै भन्ने पनि त झोक्किन्छ कहिलेकाहीँ आफ्नै भन्ने पनि त झोक्किन्छ कहिलेकाहीँ सधैँ पाइला अघि कहाँ बढ्छन् र हजुर सधैँ पाइला अघि कहाँ बढ्छन् र हजुर राम्रो देखे नजर रोकिन्छ कहिलेकाहीँ राम्रो देखे नजर रोकिन्छ कहिलेकाहीँ सँगै सुतेसी घोडा ठोक्किन्छ कहिलेकाहीँ सँगै सुतेसी घोडा ठोक्किन्छ कहिलेकाहीँ धन्यवाद दिन चाहन्छु बागलुङका मित्र हुनुहुन्थ्यो विष्णु के गौतमलाई सुन्दर हराहरूको लागि त्यस्तै गरी हामीलाई अर्का एकजना मित्र लेखि पठाउनु भएको छ अमृत कार्की हुनुहुन्छ अमृत कार्कीजीले नेपालगञ्ज हाल कोरियाबाट मुक्तक पठाउनु भएको छ कार्यक्रमको निम्ति भनेर अब जोड्न चाहन्छु अमृत कार्कीको यो मुक्तक नसा प्यारो लाग्न थाल्यो जिन्दगीले हारेदेखि नसा प्यारो लाग्न थाल्यो जिन्दगीले हारेदेखि दुःख प्यारो लाग्न थाल्यो सुख सारा बारेदेखि सुख प्यारो लाग्न थाल्यो दुःख प्यारो लाग्न थाल्यो सुख सारा बारेदेखि एक्लो जीवन बेसहारा जिउने बानी परेको छु एक्लो जीवन बेसहारा जिउने बानी परेको छु बिछोड प्यारो लाग्न थाल्यो चोखो माया मारेदेखि बिछोड प्यारो लाग्न थाल्यो चोखो माया मारेदेखि नसा प्यारो लाग्न थाल्यो जिन्दगीले हारेदेखि नसा प्यारो लाग्न थाल्यो जिन्दगीले हारेदेखि धन्यवाद दिन चाहन्छु अमृत कार्केजीलाई यो सुन्दर हरफहरूको लागि त्यस्तै अर्को हामीलाई यहाँ पत्रचार गर्नुभएको छ पत्र उठार गर्न चाहन्छु हामीलाई लेखी पठाउनु भएको छ लोका पाण्डेले लोका पाण्डेजीको मुक्तक उठान गर्न चाहन्छु अबको क्रममा लोका पाण्डेले केरावानी नौबाट हामीलाई मुक्तक पठाउनु भएको रहेछ अबको क्रममा जोड्न चाहन्छु लोका पाण्डेको यो मुक्त यसपालिको तिहारमा आउनुहुन्छ दाजु यसपालिको तिहारमा आउनुहुन्छ दाजु देउसी भैलीसँगै गाउनुहुन्छ दाजु यसपालिको तिहारमा आउनुहुन्छ दाजु देउसी भैलीसँगै गाउनुहुन्छ दाजु सयपत्री मखमली फुल्दा आँगनमा सयपत्री मखमली फुल्दा आँगनमा उनी राखिएको माला लाउनुहुन्छ दाजु उनी राखिएको माला लाउनुहुन्छ दाजु उनी राखिएको माला लाउनुहुन्छ दाजु एक सय छ थोप्लो छ मेगा हर्ज युग परिवर्तनको सम्भाव परिवर्तनको सम्भावको सम्भाव पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तक सरोवरमा सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देवदह एक सय छ थुप्रो छ मेगा सुनिरहनु भएको छ तपाईँ यति बेला र कार्यक्रम मुक्तक सरोवरको बुधबारीय श्रृङ्खलामा तपाईँहरूले नै माया गरी पठाउनुभएका मुक्तकहरूलाई वाचन गरिरहेको छु म विशेष त आज बुधबारीय श्रृङ्खला भएको हुनाले तपाईँहरूले नै टाढा टाढाबाट माया गरी पठाउनुभएका मुक्तकहरूलाई वाचन गर्ने गर्छौँ हामी समयले साथ दिएसम्म पुनः मुक्तकको क्रम जोड्न चाहन्छु हामीलाई लेखी पठाउनु भएको छ यहाँ धनेश्वर हुनुहुन्छ धनेधर हुनुहुँदैछ धनेधर पौडेल भन्नुभएको छ आफ्नो देउखुरी दाङ हाल कुबेतबाट भनी भएको छ अबको क्रममा जोड्न चाहन्छु धनेधरको यो मुक्त नहेरिदेऊ यसरी झन् नयनको मात लाग्छ नहेरिदेऊ यसरी झन् नयनको मात लाग्छ वरपर देखे जति समाजको बात लाग्छ नहेरिदेऊ यसरी झन् नयनको मात लाग्छ वरपर देखे जति समाजको बात लाग्छ बिर्सिएर चट्टै तर बिर्सिएर चट्टै तर आऊ भन्या होइन मलाई बिर्सिएर चट्टै तर जाऊ भन्या होइन मलाई तिमी बिना यो संसार नै सुन्ने अनि रात लाग्छ तिमी बिना यो संसार नै सुन्ने अनि रात लाग्छ नहेरिदेऊ यसरी झन् नयनको मात लाग्छ ओरपर देखे जति समाजको बात लाग्छ ओरपर देखे जति समाजको बात लाग्छ धन्यवाद दिन चाहन्छु धनेधर पौडेल हुनुहुन्थ्यो देउखुरी दाङबाट हामीलाई मुक्तक पठाउनु भएको थियो त्यस्तै गरी हामीलाई यहाँ मुक्तक पठाउनु भएको छ अर्का एकजना हुनुहुन्छ दाङबाटै हामीलाई मुक्तक पठाउनु भएको छ तर हाल कतारमा कार्यरत हुनुहुन्छ खड्गजी मगर उराहरी दुई दाङका मित्र हुनुहुन्छ हाल कतारबाट हामीलाई मुक्तक पठाउनु भएको छ अबको क्रममा जोड्न चाहन्छु खड्काजी मगरको यो मुक्तक हेरिरहँ लाग्छ हजुर चोली मायालुको हेरिरहँ लाग्छ हजुर चोली मायालुको सुनिरहँ लाग्छ हजुर बोली मायालुको हेरिरहँ लाग्छ हजुर चोली मायालुको नौमती र पञ्चे बाजा बजाई आँगनीमा नौमती र पञ्चे बाजा बजाई आँगनीमा भित्र्याउ कि लाग्छ हजुर डोली मायालुको हेरिरहँ लाग्छ हजुर चोली मायालुको सुनिरहँ लाग्छ हजुर बोली मायालुको भित्राउ कि लाग्छ हजुर डोली मायालुको धन्यवाद दिन चाहन्छु खड्गजी मगरलाई यी सुन्दर हरफहरूको लागि त्यस्तै गरी हामीलाई अर्का एकजना लेखी पठाउनु भएको छ मोहन रावल अनमोल अस्तो हुनुहुन्छ बान्नतोली पाँच अछामका मित्र हाल बिरानो सहर मुम्बई भनी लेख्नु भएको छ अबको क्रममा जोड्न चाहन्छु मोहन रावल अनमोल अस्तुजीको यो मुक्तक नयाँ नौलो बिहानीको घाम खोज्दैछु म नयाँ नौलो बिहानीको घाम खोज्दैछु म बेरोजगार गरिबलाई काम खोज्दैछु म नयाँ नौलो बिहानीको घाम खोज्दैछु म बेरोजगार गरिबलाई काम खोज्दैछु म थकित भई जीवनसँग लडी लडी काम गर्न थकित भई जीवनसँग लडी लडी काम गर्न भोका नाङ्गा निमुखालाई माम खोज्दैछु म बेरोजगार गरिबलाई काम खोज्दैछु म भोका नाङ्गा निमुखालाई माम खोज्दैछु म भोका नाङ्गा निमुखालाई माम खोज्दैछु म निकै सुन्दर हरफ पस्किनु भएकोमा धन्यवाद दिन चाहन्छु मोहन रावल अनुमोल अस्तुजीलाई त्यस्तै गरी अर्को मुक्तक छ हामीलाई लेखी पठाउनु भएको छ रमेश राई हुनुहुन्छ रमेश राई मुकमेर हुनुहुन्छ हामीलाई हाल साउदी अरेबियाबाट मुक्तक पठाउनु भएको छ अबको क्रममा जोड्न चाहन्छु रमेश राईको यो मुक्तक हो कसैलाई बेहाल बनायो परदेशले हो कसैलाई बेहाल बनायो परदेशले कसै कसैलाई मालामाल बनायो परदेशले हो कसैलाई बेहाल बनायो परदेशले भने बमोजिम काम तलब नमिल्दा भने बमोजिम काम तलब नमिल्दा कसैलाई फालाफाल बनायो परदेशले हो कसैलाई बेहाल बनायो परदेशले हो कसैलाई बेहाल बनायो परदेशले धन्यवाद दिन चाहन्छु यी सुन्दर हरफको लागि राई मुख मेन र अमेशलाई त्यस्तै गरी हामीलाई अर्को मुक्तक पठाउनु भएको छ सन्ध्या गैरे हुनुहुन्छ देवदह एक कलुवा रूपन्देहीबाट अबको क्रममा जोड्न चाहन्छु सन्ध्या गैरेको यो मुक्त हिँड्ने बाटो मोड्यौ र त आँसु गहभरि हिँड्ने बाटो मोड्यौ र त आँसु गहभरि वास्तै गर्न छोड्यौ र त आँसु गहभरि हिँड्ने बाटो मोड्यौ र त आँसु गहभरि हजार जुनी पाए पनि बिताइदिन्थे सँगै हजार जुनी पाए पनि बिताइदिन्थे सँगै चोखो नाता तोड्यौ र त आँसु गहभरि हिँड्ने बाटो मोड्यौ र त आँसु गहभरि वास्तै गर्न छोड्यौ र त आँसु गहभरि धन्यवाद दिन चाहन्छु सन्ध्या गैरेलाई सुन्दर हरफको लागि त्यस्तै गरी अर्को मुक्तक लिन चाहन्छु हामीलाई आशिष दनाईले लेखि पठाउनु भएको छ बेसी सहर लमजुङबाट अबको क्रममा जोड्न चाहन्छु बेसी सहर लमजुङका मित्र आशिष दनाईको यो मुक्तक आमा तिम्रै साथमा हुन पाउँ सधैँ आमा तिम्रै साथमा हुन पाउँ सधैँ शिरले तिम्रै पाउ छुन पाउँ सधैँ आमा तिम्रै साथमा हुन पाउँ सधैँ खुसी हुँदा तिमीसँगै हाँस्न पाऊ खुसी हुँदा तिमीसँगै हाँस्न पाऊ अनि रुँदा तिमीसँगै रुन पाऊ सधैँ अनि रुँदा तिमीसँगै रुन पाऊ सधैँ आमा तिम्रै साथमा हुन पाऊ सधैँ आमा तिम्रै साथमा हुन पाऊ सधैँ धन्यवाद दिन चाहन्छु बेसी सर लम्जुङका मित्र आशिष धनाईलाई त्यस्तै गरी अर्को मुक्तक छ हामीसँग शर्मिला थापा सरु हुनुहुन्छ थुम्पोखरा आठ नौ स्याङ्जाबाट भने लेख्नुभयो पोखरा नौ स्याङ्जा भन्नुभएको छ अबको क्रममा भने जोड्न चाहन्छु शर्मिला थापा सरुजीको यो मुक्त भत्ता खाऊ यसरी नै टाढा भन्थेर र भत्ता खाऊ यसरी नै टाढा भन्थेर महँगी महँगीले जनतालाई मारा भन्थेर र भत्ता खाऊ यसरी नै टाढा भन्थेर र यी करोडौँ नेपालीले भोट हाल्दा तिमीलाई यी करोडौँ नेपालीले भोट हाल्दा तिमीलाई कि यो देशलाई पनि टुक्रा टुक्रा पारा भन्थे र भत्ता खाऊ यसरी नै टारा भन्थे र यी करोडौँ नेपालीले भोट हाल्दा तिमीलाई कि यो देशलाई पनि टुक्रा टुक्रा पारा भन्थे र कि यो देशलाई टुक्रा टुक्रा पारा भन्थे र धन्यवाद दिन चाहन्छु शर्मिला थापाजीलाई यो सुन्दर हरफको लागि त्यस्तै गरी यहाँ अर्को मुक्तक जोड्न चाहेँ मैले मोहन बिहानी हुनुहुन्छ हामीलाई भक्तिपुर सात सर्लाहीबाट मुक्तक लेखी पठाउनु भएको छ जोड्न चाहन्छु अबको क्रममा मोहन बिहानीको यो मुक्तक हुन्छ अब भोलिदेखि हुन्छ अब भोलिदेखि तिमी आफै कमाउनु हुन्छ अब भोलिदेखि तिमी आफै कमाउनु जता मन लाग्छ खर्च उतै गर्दै रमाउनु जता मन लाग्छ खर्च उतै गर्दै रमाउनु मैले दिन नसकिने मैले दिन सकिनँ चाहिने जति पैसा तिमीलाई मैले दिन सकिनँ चाहिने जति पैसा तिमीलाई मोज मस्तीको पछि लाग्दै पैसावाला समाउनु हुन्छ अब भोलिदेखि तिमी आफै कमाउनु हुन्छ अब भोलिदेखि तिमी आफै कमाउनु धन्यवाद दिन चाहन्छु सम्पूर्ण मुक्तकिला हरप पठाउने यहाँहरू तपाईँलाई अब भने हामी कार्यक्रमको अन्तिम चरणमा छौँ जानुभन्दा अगाडि यहाँ केही निर्णय केही सहयोगी मित्रहरूको नाम लिन चाहन्छु म ज जसले कार्यक्रम मुक्तक सर्व र आफ्नो ब्लग स्पोर्ट र वेबसाइट मार्फत सुन्ने र डाउनलोड गरिदिने व्यवस्था मिलाइदिनु भएको छ अबको क्रममा यहाँहरू केही मित्र हुनुहुन्छ परम मित्रहरू हुनुहुन्छ हृदयदेखि नै साथ गर्ने मित्रहरू हुनुहुन्छ सर्वप्रथम त कार्यक्रम मुक्तक सरोवरलाई इन्टरनेट अनलाइनबाट सुन्ने व्यवस्था मिलाइदिने मित्र हुनुहुन्छ अर्जुन हाम्रो प्राविधिक मित्र हुनुहुन्छ W W W dot click dot blogspot dot com मार्फत कार्यक्रम मुक्तक सरोवर जुनसुकै बेला सुन्न अनि डाउनलोड गर्न सक्नुहुनेछ तपाईँहरूले त्यस्तै गरी रामेछापका मित्र हुनुहुन्छ Ram Sharan Shrestha W W W dot Chisapani Nepal dot blogspot dot com त्यस्तै गरी हामीलाई मोहन बिहानीले पनि सहयोग गर्नुभएको छ W W W dot Mohan Bihani dot blogspot Bhaktipur साथ सर्लाहीका मित्र हुनुहुन्छ त्यस्तै गरी बेसी सहर लमजुङका मित्र Ashish Danai W W W dot Ashish Danai dot com dot N त्यस्तै गरी बुटोलका मित्र हुनुहुन्छ देवीनगर बुटोल देवीनगरका मित्र Yam Thapa Sangam W W W dot Butol online dot com मार्फत पनि कार्यक्रम मुक्तक सर्भर जुनसुकै बेला तपाईँहरूको समय मिलेको बेला सुन्न अनि डाउनलोड गर्न सक्नुहुनेछ कार्यक्रम मुक्तक सर्भरका जुनसुकै श्रृङ्खलाहरू अर्थात् विशेष गरी त बुधबारीय श्रृङ्खलाहरू नछुटाइकन तपाईँहरूले यी वेबसाइट र ब्लग स्पोर्ट मार्फत सुन्न अनि डाउनलोड गर्न सक्नुहुनेछ यो जानकारी लगत्तै अब भने कार्यक्रमबाट विदा माग्नुपर्ने हुन्छ आगामी शुक्रबारी श्रृङ्खलामा तपाईँहरूकै आवाजबाट मुक्तक सुन्न अनि सम्पूर्ण कार्यक्रम सुनेर बस्नुभएका श्रोताहरूलाई सुनाउन म आउने नै छु त्यतिन्जेलका लागि शुभरात्रि शुभ सपनी भन्दै कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण तपाईँलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दै प्राविधिबाट मिठो साथ दिने प्राविधि मित्र अर्जुनजीलाई हृदयबाट आभार प्रकट गर्दै आवाजबाट म युवराज विदा हुन चाहन्छु हस्त नमस्कार शुभरात्रि शुभ सपनी एक सय छ थोप्लो छ मेघार्ज युग परिवर्तन